तिमलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु मनमोटु भरिको होइन माया स्वर्ग कि परेको तिम्रै यादमा तर्पिरहेको छु तिमीलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु तिमीलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु तिम्रै कारण पागल भागेछु तिम्रै पाउन सकिन प्रियतम तिम्रै कारण पागल भागेछु तिम्रो पीडा तिमीलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु गरो भो सक्दिन म एक्लो भइरहन तिम्रै यादमा तडपिरहेको छु तिमलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु तिमलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु नौ साथमा मेरो यहाँ के हाल छ तिमीलाई सम्झी मेरो त बिहाल छ तिम्रै यादमा तडपिरहेको छु तिमीलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु मेरो यहाँ के हाल छ तिमीलाई सम्झी मेरो त बेहाल छ तिम्रै यादमा तडपिरहेको छु तिमीलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु तिमलाई पाउन सकिन प्रेसी तिम्रै कारण पागल भएको छु